बिल्कुलै तपाईँको लागि खुल्लै छन् र स्पेसली आज भने कार्यक्रम जस्ट फर इन्जोयमा हामी तपाईँको प्रतिभाहरू चाहिँ सुन्नेछौँ तपाईलाई गीत गाउन आउँछ अथवा चुटकिला भन्न आउँछ अथवा क्यारिकेचर गर्न चाहिँ तपाईँ एकदम च्याम्पियन हुनुहुन्छ भने पनि कल गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस मात्र तपाईँको लागि खुल्लै छन् तपाईँ कल गर्नुहोस् तपाईँसँग कुरा गर्नको लागि म आइसकेको छु तपाईँको आफ्नै साथी म सम्झना र कार्यक्रम जस्ट फर इन्जोयमा भने हामी विभिन्न विभिन्न क्याटेगोरीका गीतहरू पनि सुन्ने गर्छौँ आज पनि स्पेसली रासको रोजाइमा रहेको विभिन्न मिठा मिठा मिठा गीतहरू हामी सुने नै छौँ त्यसो त राजीले कस्तो गीत सुनाउनुहुन्छ त्यो त सुनेपछि नै थाहा होला होइन राजे राजे निकै ह्याप्पी मुडमा हुनुहुन्छ र सुरुवातमा गीत नै सुनौ होइन राजे ल एउटा गीत सुन्छौँ त्यसपछि फेरि आउनेछौँ कल गर्दै गर्नुहोला शायरी की नमी अदा रेशमी मेरे ख्वाबों की धड़कन बनी तेरी जुल्फ की ये हसी सादगी मेरे नगमों की है जिंदगी बेखुदी क्या है निकै नै मिठो आवाज सुनिसकेका छौँ कार्यक्रम जस्ट फर इन्जोयमा पहिलो गीत राखे तपाईँको लागि तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर सँगसँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुरामा रहेर पनि सुन्न सक्नुहुन्छ त्यसो त कार्यक्रम जस्ट फर इन्जोय लिएर हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजेको अर्पण खबरपछि र लगभग लगभग तपाईँसँग हामी बाह्र बजेसम्म चाहिँ रहने गर्छौँ कार्यक्रम हो जस्ट फर इन्जोई र हामी यस कार्यक्रममा चाहिँ तपाईँको कल लिने गर्छौँ र स्पेसली आज चाहिँ मैले तपाईँको लागि र तपाईँको प्रतिभा के छ तपाईँलाई के आउँछ गीत आउँछ अथवा वक्तक छुट्किला तपाईँलाई चाहिँ आफूलाई जे आउँछ त्यो चाहिँ तपाईँले हामीलाई कार्यक्रममा कल गरेर सुनाउन सक्नुहुन्छ दुईवटा फोन लाइनहरू खुल्लै छन् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा चाहिँ तपाईँले कल गर्नुहोला कल गर्नुहोस् र तपाईँको आफ्नो प्रतिभा राख्नुहोस् हामी पनि इन्जोय गर्छौँ कार्यक्रम जस्ट फर इन्जोयमा विभिन्न क्याटेगोरीका गीतहरू पनि हामीले राख्ने गर्छौँ कार्यक्रम जस्ट फर इन्जोयमा पहिलो सङ्घ हामीले सुनिसकेका छौँ फेरि पनि राजकीय रुझाइमा अर्को सङ्घ राख्छु तपाईँको लागि कति धड्कियो यो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 को बोल्नुभयो म सञ्जय सञ्जय अनि पछाडि चौधरी कहाँबाट होला हजुर यहाँ सौराई चोकदेखि हो के भन्नुभयो सौरा चोकदेखि हो सौरा चोकबाट अनि के छ सञ्जयजी हालखबर सब ठिकै छ है अनि तपाईँको हामी पनि एकदम ठिकठाक छौँ अनि बिहानको समय छ खानपिन भयो भइसक्यो कति खानुभयो त एक थाल खाएँ अनि सञ्जयजी के छ के गर्नुहुन्छ त्यतिकै बसी बसाउ केही पनि गर्दिनँ बसी बसाउ हो हजुर हजुर अनि कसरी गइरहेछ दिनहरू त्यतिकै अब चलिरह भन्नुपर्छ सञ्जय कस्तो गर्मी छ है आजभोलि गर्मी छ नि त एकदमै गर्मी बढिरह है बिहान बिहानै चरहरूको घाम लागिरहेछ है बिहान बिहानै चरको घाम लागिरह बेलुकातिर त्यो हावा पनि चल्दैन होइन हावा नचलेको कारणले गर्दाखेरि पनि गर्मी हुन्छ अनि सन्चै चाहिँ सौरा चाहिँ के छ त सौरा नि गर्मी छ है घाम लागिरह हो के नयाँ नौलो त केही छैन त्यस्तो अनि सञ्जयजी के गर्नुहुन्छ भन्दाखेरि बसी बसाऊ भन्नुभयो अनि के गर्ने तर्खरमा हुनुहुन्छ के छ त नि भविष्यको योजना थोरै हामीलाई नि सेयर गर्नुहोस् न त <laughs> अब भविष्यको योजना त केही थाहा छैन है अब त्यो ज्योतिषीलाई हेराउनु पर्छ अब के के हुन्छ <laughs> त्यो त अब थाहै हुँदैन अब त्यस्तो भन्दा पनि होइन प्लानिङ हुन्छ नि त अब म केही समयपछि चाहिँ यो गर्छु भन्ने हुन्छ नि त्यस्तो छ भने चाहिँ सुनाउनुहोस् भनेको नि छैन त्यस्तो त अहिले केही पनि छैन सञ्जयजी प्रोग्राममा आउनु भएको छ यहाँलाई थाहा छ आज के गर्छौँ हामी हुन्छ भइहाल्छ नि म एउटा अब यो गर्मीको समय छ होइन गर्मीको समयमा मैले चाहिँ एउटा चुटकिला सुनाउनु खोजिरहेको छु यो गर्मीको समय म मच्छडकै चुटकिला सुनाउनु खोजिरहेको छु क्या एउटा राम भनिरहेछ होइन एउटा श्याम भनिरहेछ दुईजना एकदम मिल्ने साथी रहेछ क्या रामले श्यामलाई रहेछ ओ राम तिमी यो अब कस्तो भन्नाले अर्को जुनी अब आउँदाखेरि अब अर्को जुनीमा होइन तिमी अब जन्म लिनु पर्दाखेरि के को जन्म लिन्छौ भनेर भन्या सोध्या रहेछ रामले चाहिँ होइन श्यामले भन्या रहेछ ल के को जन्म लिने यार म त मान्छेको जन्म लिन्थेँ फेरि यार कस्तो राम्रो हुन्छ मान्छेको जुनी भन्या रहेछ क्या अनि फेरि अनि रामले भन्या रहेछ ठुक्क तँलाई मान्छेको नि जन्म लिन्छ अनि अनि उसले भने श्यामले भने के को जन्म लिन्थ्यौ त यार तिमी यार ल त्यति पनि थाहा छैन मच्छरको जन्म लिन्थे यार अनि भने रहेछ अनि श्यामले भने रहेछ किन मच्छरको जन्म या मान्छेको जन्म लिन पाउँदा पाउँदै मच्छरको जन्म लिन्छौ तिमी भनेर भने रहेछ होइन ल तिमीलाई पनि त्यति पनि थाहा छैन मच्छरको जन्म लियो भने होइन राम्रो राम्रो मैयाहरूको गालामा किस खान पाइन्छ नि यार भनेर भने रहेछ अरे क्या त्यही त हो लाङखुट्टे त्यति प्यारो लाग्ने रहेछ है के सञ्जयजी निकै मिठो चुटकिला सुनाउनु भयो गर्मीमा थोरै भयो भने हाँस्यौँ है अहिलेको लागि सुटिन्छ फेरि फेरि पनि आउँदै गर्नुहोला नमस्कार नमस्कार सन्जयजी आउनु भएको थियो सौराचोकबाट कार्यक्रम जस्ट फर इन्जोयमा हामी मात्र जस्ट इन्जोय गर्छौँ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा चाहिँ कल गर्दै गर्नुहोला फेरि पनि कार्यक्रममा हामी अर्को छौँ सुनौ यही आवाज सिमानालाई मिचेको हो कि बेचेको हो हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो पहिलो कुरा यो बुझ्नु छ चक्र व्यूह कसले रचेको हो टनकपुर र काला पानी मिचेको हो कि बेचेको हो पानी निचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो कार्यक्रम जस्ट फर इन्स र छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै सुनिरहनु भएको छ तपाईँ हामीलाई भन्नुपर्छ र इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan कमबाट पनि सुन्न सक्नुहुन्छ विश्वभर अब भने हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ कार्यक्रम जस्ट फर इन्स लिएर हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजेको अर्पण खबर पछि र तपाईँसँग लगभग लगभग बाह्र बजीसम्म बस्ने गर्छौँ र आज भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ फेरि भोलि पनि आउनेछौँ र यति जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट लाइनमा W W W dot radio dot कमबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्नुभयो यहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र जेलसम्म मलाई सपोर्ट गर्ने राज्यलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सँगै तपाईँको आफ्नै साथी म सम्झना पनि आजको लागि कार्यक्रम जस्ट फर इन्जोयबाट बिदा चाहन्छु हवस् त नमस्ते दिनमा बेच्दै खाइसक्यो सुस्ता जाउँ रगत बगाउँ लड्ने बेला आइसक्यो देशको नक्सा खुम्चिसक्यो सीमा बेच्दै खाइसक्यो सुस्ता जाउँ रगत बगाउँ लड्ने बेला आइसक्यो पर्छ अब हामी सबैले रेडियो अर्पण एक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 हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तेइस चार सय उनासे अन्ठानब्बे शून्य उनातिस शून्य शून्य शून्य शून्य नौ प्रोप्राइटर निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्लफ्रेन्ड चाहिँ चेन्ज नगर्नुहोस् नि कान्छु तिमी मलाई माया त गर्छौ नि होइन